कोरिन्छ कि अब कहानी तिम्रो देखेर रसिलो जवानी तिम्रो कोरिन्छ कि अब कहानी तिम्रो देखेर रसिलो जवानी तिम्रो तिम्रो नजर छुरा जस्तै चिर्छ तिम्रो नजर छुरा जस्तै चिर्छ माफी भो सोचेर नादानी तिम्रो देखेर रसिलो जवानी तिम्रो टेर नटेर अङ्गालो नबेर टेर नटेर अङ्गालो नबेर प्रेमी भइसके जानी नजानी तिम्रो देखेर रसिलो जवानी तिम्रो प्रिय तिमी मेरी हुँदिनौ भने प्रिय तिमी मेरी हुँदिनौ भने दिन त सक्छौ नि निशानी तिम्रो कोरिन्छ कि अब कहानी तिम्रो देखेर रसिलो जवानी तिम्रो हाल केरला कोल्लम भारतमा रहनुभएका पृथ्वीपुर तिन कैलालीका श्रोता गणेश सिंह ठकुरीको यसै गजलसँगै फेरि पनि स्वागत गर्न चाहन्छौँ कार्यक्रम यो साँझ यो हजुर बुवा हजुरले के गुनगुनाउनु भएको राति बिस्तारामा पल्टिनु अघि आफै एक्लै गुनगुनाएको देखेर यी सानो नातिले सोधे म आफ्ना कुराहरू मेरो हृदयलाई सुनाउँदै थिएँ जवाफमा हजुरबुवाले भने त्यसको मतलब के हो अचम्मित हुँदै यी नातिले सोधे मलाई यसरी आपतमा पार्ने त्यो छिमेकीसँग म झगडा चाहिँ गर्न चाहन्न तर यसको कसरी प्रतिक्रिया जनाऊ भन्ने पनि थाहा छैन त्यसैले म मेरो मनलाई मेरो विचार राखेर सुत्न जाँदैछु बिहान उठ्दा मनले मलाई के गर्ने भनेर बताउनेछ अनि मनले कसरी कहाँबाट थाहा पाउँछ त मैले मेरो जीवनको अनुभवबाट थाहा पाएको मनलाई सबै थाहा हुन्छ मेरो सुझाव छ तिमीलाई कुनै अप्ठ्यारो परिस्थिति होस् या केही कुरा अस्पष्ट होस् मनमा सकारात्मक सोच राखेर सुत्न जाऊ अर्को दिन बिहान त्यसको जवाब खुल्ला हुनेछ तिम्रो लागि बस विश्वास राखेर यो काम गर्नु यो माया के your यसका साथै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भयो तपाईँलाई आजको हाम्रो श्रृङ्खला कस्तो लाग्यो प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हजुरको पत्र एट जिमेल डट कम निर्माता रन्सी र प्रस्तुता प्रदीप गिरी बिदा चाहन्छौँ शुभरात्री तिम्रो सहरमा